नैना तेरे नैना रे तेरे नैना तेरे नैना तेरे नैना नैनों की चाल है मखमली हाल है नीची पलकों से बदले समा नैना शर्माए जो या के भर आए जो हम के रुक जाए दोनों जहां रब की नेमत है तेरी निगाहें जिसमें बसती है उसकी दुआएं ऐसे नहीं रातों में कोई क्यों ना आए हो तेरे नैना पूछते हाम्रो मनमा अनगिन्ती कुराहरू खेल्दा हामी कसैलाई त्यो कुरा बताउन चाहन्छौँ यतिसम्म कि हामीले विश्वास गरेको मान्छेको अगाडि हामी मनका सबै कुरा खोल्न पनि पछि पर्दैन कहिलेकाहीँ हामीलाई हाम्रो आफ्नो जीवनसाथीले हाम्रो मनको कुरा बुझ्दैनन् जस्तो लाग्छ त्यस्तो बेला हामी हाम्रा मनका कुराहरू धेरै बेर गुम्साएर राख्न सक्दैनौँ मनमा कुरा धेरै गुम्साउन थालेपछि हामीलाई पीडा हुन थाल्छ डिप्रेसन हुन थाल्छ त्यसैले मनको कुरा सुनाउन कोही न कोही त हामीलाई चाहिन्छ संसारमा धेरै मानिसहरू छन् जसले आफ्नो मनको कुरा आफ्नो मिल्ने साथीलाई बताउँछन् तर संसारमा यस्ता मान्छेहरूको खाँचो छ जसले आफ्नो मनको कुरा नजिकको मिल्ने साथीलाई नै भनोस् तर त्यो साथी उसको जीवनसाथी होस् किनकि कहिलेकाहीँ मनको कुरा अरूलाई भन्नु निकै घातक हुन्छ यो बाहेक कोही मानिसहरू आफूलाई सृष्टि गर्ने सृष्टिकर्तालाई प्रार्थनामा मनका दुःखहरू पुग्छन् अनि आनन्दित पनि हुन्छन् हो हामीलाई मनको कुरा भन्न कोही न कोही चाहिन्छ अनि मनको कुरा खुलेर व्यक्त गर्न पाउँदा हामी थप आनन्दित पनि हुन सक्छौँ तर हामी सजग हुनुपर्छ हामीले आफ्नै जीवन साथीसँग मनका कुरा खोल्नुपर्छ वा मिल्ने साथीसँग मनका कुरा खोल्नुपर्छ कहिलेकाहीँ मिल्ने साथी कति भरोसायोग्य छ त्यो पनि हामीले ख्याल गर्नुपर्छ आज यस विषयमा हामी कार्यक्रममा थप चर्चा पनि गर्नेछौँ तर त्योभन्दा अगाडि म तपाईँका केही सन्देशहरू राख्न चाहन्छु र त्यस पछाडि गीतसँगै तपाईँका भावनाहरू पनि राख्दै जानेछु यतिखेर एउटा कमेन्ट पठाउनु भएको छ सन्देश राजु देवानजीले निकै समयपछि उहाँको कमेन्ट फेरि पढ्न पाएँ राजुजीलाई धन्यवाद छ उहाँ लेख्नुहुन्छ छोटो कमेन्ट छ उहाँको miss you so much all of you and good night all भन्नुभएको छ राजु देवानजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ रामु केसी अन्जानजी र उहाँले एउटा गजल जस्तो गजल हो कि गीत लेख्नुभएको छ यो म पढ्दैछु उहाँ लेख्नुहुन्छ जुन र ताराले आकाश राम्रो प्रेमको मिठो आभास राम्रो जुन र ताराले आकाश राम्रो प्रेमको मिठो आभास राम्रो के छ विचार अमेरिकान्छी विवाहलाई वैशाख मास राम्रो <laughs> निकै नै रमाइलो गजल रहेछ जुन र ताराले आकाश राम्रो प्रेमको मिठो आभास राम्रो के छ विचार ए विवाहलाई वैशाख मास राम्रो अमृतभन्दा पनि मलाई त उनको ओठको मिठास राम्रो अमृतभन्दा पनि मलाई त उनको ओठको मिठास राम्रो प्रेमको मिठो आभास राम्रो पूर्णिमामा जुन र बाँसुरीमा धुन पूर्णिमामा जुन र बाँसुरीमा धुन अनि बरमालामा दुबो घाँस राम्रो प्रेमको मिठो आभास राम्रो पिउन चाहन्छु म त्यो नसा प्रेमको पिउन चाहन्छु म त्यो नसा प्रेमको हाय ती नयन रूपी गिलास राम्रो प्रेमको मिठो आभास राम्रो आऊ एक भई लेखौँ तिम्रो मेरो अनि अनि हाम्रो इतिहास राम्रो आऊ एक भई लेखौँ तिम्रो मेरो अनि अनि हाम्रो इतिहास राम्रो प्रेमको मिठो आभास राम्रो त्यो दरबार भन्दा त सुमनलाई त्यो दरबार भन्दा त सुमनलाई उनको हृदयभित्रको बास राम्रो प्रेमको मिठो आभास राम्रो रामु केसी अन्जान गुल्मी इस्मा गाउँपालिका पालुखा हाल युरोप उहाँले यो मिठो गजल पठाउनु भएको थियो धन्यवाद छ रामुजी म खासै गजल वाचन गर्ने जान्ने मान्छे त होइन तैपनि तपाईँको गजल पढ्ने प्रयास गरेँ यस्तै गजल यस्तै कविता सायरीहरू आगामी दिनमा पनि तपाईँको कार्यक्रममा रहोस् भनेर हामी अपेक्षा गर्छौँ तपाईँ पनि यस्तै गजल सायरी मुक्तक लेख्नुहुन्छ अथवा तपाईँको मनको भावनाहरू लेख लेख्नुहुन्छ र कहाँ राख्ने भनेर सोच्दै हुनुहुन्छ भने मुटुदेखि मुटुसम्ममा तपाईँका त्यस्ता भावना सन्देश र सायरी गजल मुक्त कविता पनि पठाउन सक्नुहुन्छ त्यसका लागि भने तपाईँले फेसबुकमा सबै सौगात अनुराग भनेर टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजको पोस्टमा मुनि कमेन्ट पनि गर्न सक्नुहुन्छ अथवा पेजमा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ रब ने मिलाया तुम्हें होठों पे सजाया तुम्हें नव में सगाया तुम्हें पाया मैंने पाया तुम्हें सबसे छुपाया तुम्हें सपना बनाया तुम्हें नींद में बुलाया तुम्हें तुम जो आए जिंदगी में बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई पाया मैंने पाया तुम्हें रब ने मिलाया तुम्हें होठों पे सजाया तुम्हें नव में सगाया तुम्हें छुपाया तुम जो आए जिंदगी में बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई सपने तेरी चाहतों के सपने तेरी चाहतों के देखता हूँ अब कई दिन है सोना और चांदी रात बन गई ओ जिंदगी में बात बन गई I'll siempre जीत मेरी मात बन गई ओ तुम जो आए जिंदगी में बात बन गई रात भी तुम्हारे साथ बन गई तुम जो आए जिंदगी में बात बन गई सपने तेरी चाहतों के सपने तेरी चाहतों के देखता हूँ अब कई दिन है सोना और चांदी रात बन गई तुम जो आ मनका कुराहरू आफ्नो जीवनसाथीलाई भन्नु निकै राम्रो हुन्छ मैले यसअगाडि पनि तपाईँलाई भनेको थिएँ किनकि जीवनसाथीले बुझे पनि नबुझे पनि त्यसले हाम्रो हित नै गर्छ मनका कुराहरू सेयर गर्नका लागि जीवनसाथीलाई नै पहिलो नम्बरमा राख्नुपर्छ अथवा सृष्टिकर्तालाई पति वा पत्नीले पनि आफ्नो जीवनसाथीको भावनालाई सुनिदिनुपर्छ यदि त्यो भावनामा हामीले केही मद्दत दिन सक्दैनौँ भने पनि कमसेकम आफ्नो श्रीमान वा श्रीमतीको मन हलुको बनाउन हामी सक्छौँ उनको मनबाट एउटा बोझ हटाउन हामी सफल हुन सक्छौँ त्यसैले आफ्नो मायालुलाई अर्थात् आफ्नो जीवनसाथीलाई तपाईँसँग मनको कुरा खोल्न सधैँ उत्प्रेरित गरिरहनुहोस् जीवनसाथीले परेका सबै दुःखहरू आफूलाई भन्न सजिलो हुने वातावरण सधैँ बनाउनुहोस् यसका लागि एकअर्कालाई सधैँ बुझ्ने प्रयास पनि हामीले गर्नुपर्छ यसो गऱ्यौँ भने हाम्रो वैवाहिक जीवन पनि सफल हुन्छ एकपटक सोच्नुहोस् त हामी हाम्रो आफ्नो मान्छेलाई कति धेरै माया गर्छौँ कतिपयले प्रेम विवाह गर्नुभएको होला प्रेम विवाह गर्नेहरूले अक्सर समयसँगै मायाको कमी भएको महसुस गर्छन् तर हामी मायाको कमी महसुस हुन नदिन आफ्नो जीवनसाथीको कुरालाई सुनिदिन सक्छौँ एकअर्कालाई सहँदै अनि एकअर्कालाई बुझ्ने प्रयास गर्दै हामी मायाको खेती गरिरहन सक्छौँ जीवनसाथीको मनको कुरा सुन्ने बारेमा थप कुराकानी केही समयपछि फेरि गर्छु अहिले भने तपाईँका केही कमेन्टहरू सन्देशहरूलाई फेरि कार्यक्रममा स्थान दिँदैछु र यो सन्देश पठाउनु भएको हाम्रो नियमित श्रोता सफिरा सिर्जना सुनवारजीले हेलो हाई नमस्ते गुड नाइट मिस यु भन्नुभएको छ सफिरा सिर्जनाजीलाई यो सन्देशको लागि धेरै धन्यवाद छ छोटो छोटो सन्देश लेख्नुहुन्छ त्यसै गरी अर्को सन्देश पठाउनु भएको छ मिडिया प्रेमी कल्पना शेर्पाजीले गुड नाइट अल भन्नुभएको छ मिडिया प्रेमी कल्पना शेर्पाजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ टाइटल टाइटल ट्रेक विजय राईजीले उहाँ लेख्नुहुन्छ रात्रिकालीन दर्शन नमस्ते है म चाहिँ टाइटल ट्रेक विजय राई विवस फ्रम भोजपुर हाल चाहिँ साउदी अरेबियाबाट आज मेरो मुटुदेखि मुटुसम्मको सन्देश मेरो भोजपुर हतुवागढी गाउँपालिका छ साविक हुमताङ दुईमा रहनुहुने घर परिवारलाई मिठो माया र सम्झना छ साथै छरछिमेकी आफन्तलाई इष्टमित्रहरूलाई पनि म साइनो अनुसारको सेवाढोक भन्न चाहन्छु साथीभाइहरूमा न्यानो न्यानो माया अनि नेपालभित्र नै हुने साथीहरू माया लिम्बू फुच्ची प्रतीक्षा घिमिरे काली आइकम याखा त्यसै गरी नम्रता राई मेरी उनी प्रिया राई कमला कार्की विमला राई डल्ली मिना हाङमाङ राई लगायतका थुप्रै साथीहरूलाई सम्झनु भएको छ टाइटल ट्रेक विजय राईजीलाई धेरै धन्यवाद छ अनि तपाईँको यो सन्देश भोजपुरको हतुवागढी गाउँपालिका छमा रहनुभएका तपाईँका परिवार र साथीभाइ इष्टमित्रहरूले पनि पाउनुभयो होला भनेर मैले अपेक्षा गरेको छु दिल चाहते हो या जा चाहते हो हमसे बताओ के क्या चाहते हो दिल चाहते हो या जा चाहते हो हमसे बताओ के क्या चाहते हो खुद के ही अंदर मर जाएंगे गम ना कभी बाहर लाएंगे हंसते हंसते कर देंगे ये भी होना अगर तुम जुदा चाहते हो हंसते हंसते कर देंगे ये भी होना अगर तुम जुदा चाहते हो दिल चाहते हो या जा चाहते हो हमसे बताओ के क्या चाहते हो 멈춰 बताओ के क्या चाहते हो हामीले जीवन साथीको कुरा सुनेनौँ भने हाम्रो पारिवारिक जीवन ध्वस्त हुन पनि सक्छ वैवाहिक सम्बन्धमा मात्र होइन परिवारलाई नै तहस नहस पार्नेसम्मको स्थितिमा हामी पुग्न सक्छौँ यदि हामीले हाम्रो जीवनसाथीलाई मनको कुरा भन्न सहज तुलाउन सकेनौँ वा हामीले आफ्नो मनको कुरा आफ्नो जीवनसाथीलाई बताउन सकेनौँ भने हाम्रो पाइलाहरू अन्तै मोडिन पनि थाल्छ यस्तो अवस्थामा हामी हाम्रो जीवनसाथीलाई होइन बरु हाम्रो अरू कोही नजिकको साथी वा चिन्दै नचिनेको मान्छेलाई मनको कुरा भन्न पुग्छ यस्तो हुँदा त्यसले हाम्रो वैवाहिक सम्बन्ध र परिवारमा आपसी प्रेम र विश्वासको कमी गराउँछ हामी आफ्नो जीवनसाथीसँग भन्दा अन्तै रमाउन थाल्छौँ जुन बिल्कुलै गलत कुरा हो हामीले कसैलाई मनको कुरा सुनाउँदा उसलाई भरोसा गरिरहेका हुन्छौँ अनि बिस्तारै अन्तैतिरको भरोसा र नजिकपन आफ्नो जीवनसाथीबाट हामीलाई टाढा लैजाने माध्यम बनिरहेको हुन्छ हामी हाम्रो जीवनसाथीलाई भन्दा अरूलाई बढी विश्वास गर्न थाल्छौँ त्यसैले जीवनसाथी बाहेक अरूसँग नजिक हुन खोज्नु भनेको हाम्रो प्रेमिल जीवनमा आफैले काँडा घुट्नु जत्तिकै हो हुन त हामी कसैसँग नजिक हुँदा पति वा पत्नीको विश्वास ढगमगायो भने अक्सर हामी उसैलाई दोष दिन्छौँ उसैलाई हाम्रो प्रेममा विश्वास छैन भनेर फिल्मी कुरा गर्न पनि पछि पर्दैनौँ तर वास्तवमा फिल्ममा जस्तो जीवनमा हुँदैन किनभने वास्तविक जीवनमा हामीले हाम्रो प्रेम विश्वास र आधार हाम्रो आफ्नै जीवनसाथीलाई दिनुपर्छ यदि हामी वैवाहिक जीवन खुसी बनाउन चाहन्छौँ भने त्यो हामीले गर्नै पर्छ किनकि हामी सृष्टिको सुरुवातदेखि नै एकअर्काको परिपूरकका रूपमा सृष्टि भएका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 की अपना मिलना लिखा इसी बरस है ना जो मेरी मंजिलों को जाती है तेरे नाम की कोई सड़क है जो मेरे दिल को दिल बनाती है तेरे नाम की कोई धड़क है ना चुड़स के बीच में कई तड़प है जो मेरी मंजिलों को जाती है तेरे नाम की कोई सड़क है जो मेरे दिल को दिल बनाती है तेरे नाम की कोई धड़क है